नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरूष गणेशमा सिंहको उनासयौं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ गणेशमा सिंहको जन्म विक्रम सम्मत उन्नाइस सय बहत्तर साल कार्तिक चौबिस गते काठमाडौँको एटखामा भएको थियो गणेशमान सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका ज्येष्ठ सुपुत्र हुनुहुन्थ्यो गणेशमान सिंह नाम राखिएको भए तापनि परिवारले पुलपुलिया र उहाँलाई हिराकाजी भन्ने गर्थे आफ्नो बाजे हरिमान र पिता ज्ञानमानको अल्पायु मृत्युमा नै निधन भएपछि गणेशमानको लालन पालन जेठा बाजे सरदार रत्नमानबाट भएको थियो दरबार हाई स्कूलमा कक्षा छमा पढ्दा राणाका छोराछोरीहरूलाई आदर नगरेको कारण विक्रम सम्बत उन्नाइस सय चौरासीमा विद्यालयबाट निष्कासित गणेशमान बहिदारको पदमा सरकारी सेवामा प्रवेश गर्नुभयो राणाको दरबार अगाडि साइकल कुदाएको कारण पनि सिंहले सजाय भोग्नै पर्यो आफ्नो स्वाभिमान गिराउन नचाहने उहाँको प्रवृत्तिले बहिदारको सेवा त्याग गरी उहाँ कोलकाता जानुभयो र सन् उन्नाइस सय उन्चालिसमा प्रथम श्रेणीमा मेट्रिक एसएलसी पास गर्नुभयो त्यसपछि कोलकाताकै विद्यासागर कलेजमा विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह आइएससी को अध्ययन शुरू गर्नुभयो र सिंह राजनीतिमा प्रवेश गर्नुभयो अध्ययनकै बेला भारतबाट नेपाल आएका बेला विक्रम सम्मत उन्नाइस सालमा नेपालको जेठो राजनैतिक दल राष्ट्रिय पर्जा परिषदको सदस्यताबाट उहाँको नेपालमा राजनैतिक जीवनको सुरुवात हुन पुग्यो पुग्यो सिंहलाई तत्कालीन राणा सरकारले सर्वस्व हरण सहित आजीवन कारावासको दण्ड दियो सिंहसँगै जेल परेका गंगालाल श्रेष्ठ धर्मभक्त माथेमा दशरथ चन्द्र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दियो जन्मजात विद्रोही गणेशमा सिंहलाई राणाको पर्खालले धेरै दिन कैद गर्न सकेन दुई हजार एक साल वैशाख नौ सन् उन्नाइस सय चालिसका एक रात भद्रगोल जेलको पर्खाल नागेर उहाँ कैदमुक्त हुनुभयो जेलबाट भागेपछि गणेशमान कृष्ण बहादुर प्रधानको नाममा राणा विरोधी अभियान चलाउँदै राणा शासकहरूद्वारा देश निकाला गरिएको नेपालीको बसोबास क्षेत्र भारतको दार्जिलिङ सिक्किम कालिम्पोङ कोलकाता बनारस र लाहोर पुग्नुभयो यस क्रममा उहाँले कोलकातामा बीपी कोइरालासँग दुई हजार एक सालमा सम्पर्क भयो विश्वेश्वरसँग मिलेर उहाँले दुई हजार तीन साल माघ बाह्र गते सन् उन्नाइस सय सडचालिस जनवरी पच्चिसमा नेपाली राष्ट्रिय कंग्रेसको स्थापना गर्नुभयो जुन पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कंग्रेससँग मिलेर दुई साल सन् उन्नाइस सय अप्रेलमा नेपाली कंग्रेस बन्यो उहाँ नेपाली कंग्रेसको संस्थापक नेता बन्नुभयो दुई सालमा क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा दुई साल असोज सत्ताइस गते ठोरीको जंगलमा पक्राउ पर्नुभयो दुई हजार सत्र साल पुष एक गते सन् उन्नाइस सय साठीको दुर्भाग्यपूर्ण दुर्घटनापछि सिंह लगातार आठ वर्ष दुई हजार पच्चिस सालसम्म सुन्दरी जल जेलमा थुनिनुभयो जेलमुक्त भएपछि सिंह निरङ्कुशता विरुद्धको आन्दोलनलाई नेतृत्व दिन भारत प्रवासमा जानुभयो मेल मिलापको नीति लिएर बिपी कोइरालासँग दुई साल सन् उन्नाइस सय स्वदेश फर्केका सिंहलाई विमानस्थलमा नै गिरफ्तार गरियो उहाँमाथि राजकाज मुद्दा चलाइयो र फाँसीको माग गरियो थियो दुई हजार चौतिस सालमा भारतको पटनामा भएको कंग्रेस सम्मेलनमा पार्टीको नेता निर्वाचित हुनुभयो दुई हजार उनाचालिस साल सन् उन्नाइस सय अस्सीमा बिपी कोरिलाको देहावासन पश्चात सिंह नेपाली कंग्रेसको सर्वोच्च नेता हुनुभयो दुई साल माघ पाँच छ र सात गते काठमाडौँको क्षेत्र पार्टीस्थित आफ्नो निवासमा आयोजित नेपाली कंग्रेसको सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गर्नुभयो आन्दोलनको क्रममा उहाँलाई घरमा नै नजरबन्द गरियो गम्भीर रूपमा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो जनआन्दोलनको सफलता स्वरूप माथिको प्रतिबन्ध फुकुवा दुई साल चैत्र छब्बीस गते भएपछि चैत्र सत्ताइस दुई हजार छयालिस साल काठमाडौँको खेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई फादर अफ डेमोक्रेटिकको रूपमा सम्मानित गरियो जनआन्दोलन पछिको अन्तरिम सरकारको दुई साल वैशाखमा प्रधानमन्त्री पद लिन राजा वीरेन्द्रबाट आग्रह हुँदा सिंहले अस्वीकार गर्नुभयो दुई हजार एकाउन्न साल भदौमा उहाँले नेपाली कंग्रेस छाड्नुभयो तर कंग्रेसले उहाँलाई कहिले छाडेन दुई हजार एकाउन्न साल नेपाली कंग्रेसको पोखरा महासमितिको बैठकमा उहाँलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो दुई साल वैशाखको नेपाली कंग्रेसको नव अधिवेशनमा अनुपस्थित रहे पनि उहाँलाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिने रह्यो जनआन्दोलन पश्चात उहाँले राजा वीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई अस्वीकार गरी आफ्ना मित्र कृष्ण प्रसाद भट्टालाई प्रधानमन्त्री बनाउनुभयो सिंहलाई लोह पुरुषको उपाधि पनि दिइएको थियो